पाँचै पाण्डवले श्रवण गरे विश्व पितामाले भगवान्लाई स्तुति गर्नुभयो प्रभु म हजुरसँग एउटा निवेदन गरौँ भन्नुहोस् न मर्ने बेलामा के गरिदिनु पर्छ भने, हा त्यो त हो अब गर्नुहुन्न त दिन्छु नि त केही छ एउटी छोरीको बिहे बाँकी छ के के छ त्यो हुनाले मैले चाहनेको एउटी छोरी छ त्यो छोरी पर्ने भगवान कृष्ण ने જસલે जिंदगी रेखी છે ને તેસરી હા કે ધર્મપુત્ર मेरी मेरी छोरी ते छोरी नाम के होतं छोरी होती भगवान को तिम्र छोरी शर्मा मे कर तिम्रो बुद्धि ठीक सागर नहीं तिमले अंगुली उठाई दिया कमात्रे भी ती कौरव को हिम्मत हो द्रौपदी तिम्रो बुद्धिले त्यो ठिक समयमा ठिक निर्णय नगरेर मैले के गर्नु घर भित्र विश्व पितामाले भन्नुभयो न बात नहीं है इति मति रूप कल्पित वितृष्णा भगवत पुंगे विभोनि सुखम पगरे क्वचि क्वचित् विहर्तुं प्रतिमुपे युषि यथवा मेरे को बुद्धिमान भाई को तो केशव दुष्ट पापी दुर्योधनको अन्नाले मेरो मन दुई भएको थियो त्यो अन्नबाट बनेको एउटा थोपो पनि मेरो शरीरमा छैन अरे त मेरो मति शुद्ध भयो शुद्ध मति बुद्धि हजुरले म अर्पण गर्नुहोस् भगवान्लाई भगवानलाई गर्नुभयो आफ्नो देह उहाँको शान्त भयो युधिष्ठिरजीलाई अभिषेक गरिदिएर केही समय द्वारिका भगवान बसेर अब प्रस्थान गर्नु केही केही समय हस्तिनापुर बसेर द्वारिकातिर प्रस्थान गर्नुहुन्छ समयको अन्तरालमा परिजन्म हुनुहुन्छ उहाँ पनि परिचयलाई हेर्न भनेर आउनुभयो आश्रमबाट प्रस्ताव हो यतातिर विदुरजी तीर्थयात्राको लागि भएको तीर्थयात्राको क्रममा महाभारतको युद्ध हुनुभन्दा अगाडि त्यो जानुभएको थियो महाभारतको युद्ध पश्चात जब हस्तिनापुरमा आउनु सबैको मृत्युका सबै घटनाहरू सुन्नुभयो धृतराष्ट्रलाई भेट्न भनेर जानु धृतराष्ट्रसँग भेट्नुभयो अनि यता विदुरजीले विदुरजीलाई सम्मान गर्नुभयो धृतराष्ट्रसँग भेट भयो धृतराष्ट्र अलिकति लाज लाग्दै तपाईँलाई जुन बुहारी जुन बुहारीलाई साडी तानेर नग्न बनाउँछु भनेर प्रयास गरेको बेलामा तपाईँले छोरो आखिर जे यसो गर्नु चाहिँ हुँदैन भनेर भन्न नसक्ने आज त्यही बुहारी आएको भात खान लाज लाग्ने अलिकति तपाईँ मान्छे हो कि हो धृतराष्ट्रले भने कुरो त एकदम ठिक हो त्यति बुझ्दै किन नआएको त त्यति बुद्धि नआउनु पर्ने गएर आज जुन बुहारीको इज्जत गए जाओस् भनेर त्यो बेला भन्न माग्छ आज ती बुहारीले पकाएको दाल भात चाहिँ किन थाल खान अलिकति लाज लाग्दैन विरुद्धराटले भने मलाई बुहारीले गरेको छ छोरी बिहानै आएर मलाई ढोक्छन् बरु मेरा परिवारका सयवटा छोराले कहिले पनि बिहान आएर ढोगेनन् यी पाँचवटा छोरा त हो त्यो त यिनीहरूलाई राम्रो संस्कार पाएका थियो राम्रो बुद्धि थियो र तपत्तिमा पनि गल्तीलाई पनि नजर अन्दाज तपाईँको सम्मान गरिरहेका छन् यो पाण्डवबाट तर तपाईँको अस्तित्व के तपाईँको स्वाभिमान छैन पाँचै पाण्डव के अरे धृतराष्ट्र र गान्धारीसँग जङ्गलतिर लागे उतैतिर उनीहरूको देवी विसर्जन भयो भयो पाण्डवहरू दर्शन गर्न भनेर गए देखेन नारायणजीले पछि भन्नुभयो अब नराम्रो समय त्यही उनीहरूले मलाई सहयोग अस्त्रबाट नाना प्रकारका अपशकुनहरू जब हुन लागे यो अपसक देखेर मनमा विचार आयो पक्का पनि केही नराम्रो घटना घटेको छ अर्जुनजी पनि आउनुभयो गरीका सबै हाल छोडिरहेको પાપ પાંડવર आफ्नो नातिलाई राज्याभिषेक गरिदिएर त्यहाँबाट लाग्नु उत्तराखण्डतिर देशसम्म राज्य गर्नु राजा परीक्षितजीले पनि कलियुग आएको छ भने थाहा पाएर कलियुग यो संसारमा प्रसकेको छ भन्ने थाहा पाएर दिग्विजयको लागि जहाँ जाँदा पनि भगवान्को गुणानुवाद सुनेर के हुनुभयो राजा परीक्षित तर एक ठाउँको होइन जाँदै हुन्छ टाढेबाट यसलाई र एउटा साँडे तिनवटा खुट्टा लङ्गड थियो एउटा घोडाले मात्रै एउटा घोडाको मात्रै भर थियो एउटै दुब्ली घावै कि गाई एक आपसमा कुरा गर्छ गाईले भनिरहेकी रेसीले होइन तपाईँलाई के भयो तपाईँको यो घोडा कसले थियो हो पनि अब नरम आएको छ त्यही हुनाले तपाईँलाई प्रहार गरेका हुन् कि कि भगवान् कृष्णले यो धराधामलाई छोडेर जानुभयो भनेर पिर परे हो त्यो ने गाईले पनि सोधिरहेको थियो तिम्रो चाहिँ छत विच्छत होने पर कारण के हो ये क्रम एवं कुछ दुष्ट पुरुष आ र डन्डा लियो आइपुग्यो र साँडेलाई र गाईलाई हिर्काउँदै डन्डाले बजार्न थाले अनि कलि के अरे राजा परीक्षितजीले टाढेबाट यो दृश्य भएको थियो दौडेर आउनु निकाल्नु तलवार त्यो पुरस्ता तरमा मारिदिन्छ सावधान होस् भनेर मार्न तयार उसले दुइटै हात मापे तन्काउँदै महाराज राम त्राहीमा मलाई रक्षा गर्नुहोस् म हजुरको शरणमा छु के शरण मेरो राज्यमा बसेर मेरै पाण्डित गर्ने को म हामी आज भाइ हो जेठों का नाम सत्य का नाम त्रेता साई लोग द्वापर भैया लोग कांचो मौका दिया ए कॉली भरे को बताइए तेरे को दी कर जाते हैं नवा की व्यम तम अधर्म मत दो ये अधर्म भरी तो ये राग बारी का महाराज सागरे पनि तपाईँकै राज्यसम्म कहाँ जाऊ बढी पनि बस्ने ठाउँ दिएन त जहाँ गएर बस जुआ तास गएर अनि दोस्रो तेरो लागि ठाउँ के थाहा छ दोस्रोमा घर नसामा गएर बस्नु मध्यपानमा गएर बस्नु बेस्यालयमा गएर तर चौथो कुर्सी हिंसामा गएर बसोस् अनि राम्रो कुर्सी पनि दिनु नि महाराज यदि तिमीलाई राम्रोसँग चाहिन्छ भनेदेखि ठिक छ तिमी गएर बस्नु पाँचवटा स्थान पाँचबाट प्रस्थान गर्यो राजा परीक्षित आउनुभयो को पड़ी शिकार खेल जानुभएको राजा सुनको मुकुट लगाएर जानुभएको कलिले चान्स पाइहाल्यो सुनको मुकुटमा गएर तो राजा को भ्रष्ट भयो एकजना श्रमिक नाम गरेका अपराध करना पुगे मलाई भोक लगाएर गाना प्यास कराए श्रमिक ऋषि ध्यानमा उहाँलाई यो ऋषि चिप्लेर बसिरहनु राजा आयोग था भएन पाखण्ड गर्दैछ भनेर मरेको सर्प टुप्पोले भाएर गलामा लगाइदिनु त्यहाँबाट हिँड्नु समीक ऋषिका छोराले समीक ऋषिका छोराले जसले पनि मेरो दाजुको गलामा मरेको सर्प लगाइदिएको छ साथ दिनमा यही सर्पको पूर्व कक्षक नागले दसैँ विशेष अनि रोएर बसिरहनु भएको त समेक ऋषिको आउयो छोराको कुरा सुन्नुभयो छोरालाई स्याबासी बेटा तैँले गल्ती गरिस् राजा सत्कर्मी थिए हाम्रा धार्मिक थिए आज कारणवशात अपराध गर्न पुगेन तिमीले दण्डित गर्नुपर्ने आवश्यकता थिएन तर गल्ती गर्यो भगवान्सँग म क्षमा माग्दछु राजा परीक्षितजीको लागि जानकारी पठायो आफ्नो सात दिनमा गर्नुपर्नेछ भन्ने वचन सुनेपछि राजाजीले पनि ब्राह्मणको वचन झुटो हुँदैन भन्ने अनुसार लिएर उहाँले आफ्ना पुत्र जनराज अभिषेक गरेर त्यहाँबाट गङ्गाजीको किनारामा जानुभयो सबैले थाहा पाए जानकारी पाए परीक्षितजीको मृत्युबाट राजा परीक्षितजीलाई मृत्यु कसरी जोगाउन सकिन्छ मृत्यु कसरी आनन्द आनन्दित बन्न सक्दछ बेला भए विभिन्न ऋषि सन्त सज्जनहरू पनि त्यहाँ आएका थिए विर्वसिष्ठश्रवनसरगा हरिस्तमे मृगुरङ्गिरास्त परसरोगादिसुतोराम उ तथ्य इन्द्र प्रमदि महा मेधातिथिरे देव आस्ति भारदो पिप्पलाद, मैत्रीय और्मः अवसः कुम्भयो नीर् दैवयनो भगवान्नारुदस्त పరీక్షిత్ రాజులై సావిత్రివాడ సొంత మహాపారులు చేయు రాజ పరీక్షితులేవుడు అప్పుడు ఆశీర్వాదం దశలేపని భగవత్ ప్రధాన స్థాన గౌరవంతో వారి వ్యాసన వస్తు సభై హరినామ సంకీర్తన చేయగలరు భగవాన్ ప్రార్థना करदस संसार हिरने खालाई के क्यों जा ले ਸੰਸਾਰ ਵੇਲੇ ਆਖਾ ਲਾਇ ਤੇ ਗਾਲੈ ਜਨ ਬੰਨਾ ਬਾਬਾ ਦੀ ਆਖਾ ਲਾਇ ਜਨ ਬੰਨਾ ਬਾਬਾ ਕ੍ਰਿਸਤ ਵਿਖਾਤਾ ਏਸਾ ਸਰਣਾ ਤੁਮ ਸਾ ਸੋਧਿਅੰਤਿ ਵੈ ਬਿਹਾ किं पुनर्दर्शनस्पर्श अगसौसनादिवे सा महायो पातकानि महाकवे सद्यो सन्ति वये पुंसा राजा परीक्षित जी मृत्यु वरण कर हमें सब कुरा को स्वागत करद धर्मको स्वागत विवाह को स्वागत गर्छौँ को स्वागत करद आय का व्यक्ति स्वागत करद जाने व्यक्ति स्वागत करद कुछ उत्सव चाड़ पर्व तीन हम स्वागत करद सबैलाई हमीर स्वागत करने गर्दछौँ तर हामी मृत्युलाई स्वागत गर्दैनौँ हामी मृत्युदेखि पर हट्न चाहन्छौँ मृत्युलाई घृणा गर्दछौँ मृत्युलाई तिरस्कार गर्ने गर्दछौँ मृत्युलाई सहजीकरण र सरलीकरणको रूपमा स्वीकार गर्न हामी त्यति सबल र सक्षम भइसकेनौँ अब हुने कहिले हो त्यो तर हामीहरू त्यति सबल हुन सकेका छैनौँ राजा परीक्षितजीलाई आज मृत्यु हुन्छ भन्ने थाहा पाएपछि उहाँले स्वागत गर्दै हुनुहुन्छ मृत्यु मृत्यु मृत्यु पनि गजबको मृत्यु आदरणीय भक्तहरू कथाहरू र विश्लेषणहरू जे सुन त्यसबाट जीवनमा केही न केही सिक्नुपर्ने आवश्यक छ राजा परीक्षितजीको मरणसँग मृत्युको अवस्था कस्तो छ भनेर सुदतिले सहका ऋषिहरूलाई चिरण गर्नुभयो गङ्गाजीको किनारा छ भगवान्लाई प्रक्षरण गरेर आएकी गङ्गाको किनारा चारैतिर ऋषि महर्षि सन्तहरू भगवान्का भक्तहरू उपस्थित भएका छन् भक्तहरू ऋषि महर्षिहरू पनि विशिष्ट छ सामान्य होइन विशिष्ट सन्तहरूको बारेमा सुतजी सौनकादि ऋषिहरू मैत्रेय और कवश कुंभ योनीर द्वैपायनो भगवान्नागस्त अन्ये च देवर्षि ब्रह्मर्षिवर्या राजर्षिवर्या अरुणास्त ना नरस्य अप्रवरं नेतां आभर्च् च अडा शिरसा ववन्ते सुखोपरिस्ते स्वापते शुभम् सप्तकणा